सामा बितने हो कि दिन ये सही गरी ये सही गरी ये सही गरी செய்கரி எசைகரி எசைகரி सपनामा तैरो भन्दा डुब्दै गए कल्पनामा तैरो भन्दा अल्झी छु मन को कुरा सुन्दा मायाले आफ्नै बिझ्यो मायाले आफ्नै मनमा बिझ्यो आशै आशामा बित्ने हो कि दिन यसै गरी यसै गरी यसै गरी छ छाती भावनामा पुगो जहाँ बोल्छ छाती भावनामा पुगो जहाँ छु मनको शान्ति आफू हरे या कसैले जित्यो आफू हरे या कसैले जित्यो आशै आशामा बित्ने हो कि दिन यसै गरी यसै गरी यसै गरी यसै गरी seguiria.